नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघहरजसँग इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म ज्योति महतो अब खबर विस्तारमा नेपाल भ्रमणमा रहेको चिनिया कम्युनिस्ट पार्टीको विदेश मामिला सम्बन्धी उपमन्त्री आई फिङ नेतृत्वको टोलीले आजदेखि राजनैतिक भेटवार्ता थालेको छ फिङ नेतृत्वको टोलीले आज बिहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उहाँकै निवास लाजिमपाटमा भेटेर नेपालको पछिल्लो राजनैतिक अवस्थाका विषयमा छलफल गरेको छ दुई घण्टा भएको भेटमा दुई पार्टी र देशका विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ चुनिया टोलीले नेपाल बसाएका क्रममा नेपाली कंग्रेस नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेतालाई पनि भेट्ने चिनिया राजदूतावासले जनाएको छ नेकपा एमालेका नेता केपी शर्मा ओलीले अब फेरि समानुपातिक तर्फबाट मनोनित सभासदको नाम बुझाउने म्याद थप्न नसकिने बताउनु भएको छ आज बिहान रिपोर्टर्स क्लब ने नेतृत्वको टोलीसँग कुरा गर्दै उहाँले म्याद थप्नु बाँकी प्रक्रिया लम्ब्याउनु लम्ब्याउनु बाहेक केही नहुने बताउनुभयो ओलीले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको एकीकृत माओवादीले भने जस्तो स्वतन्त्र छानबिन आयोग गठन नहुने र संसदीय आयोग नै गठन हुने बताउनुभयो परिस्थिति परिवर्तन भइसकेकोले अब उच्चस्तरीय राजनीतिक समितिले कुनै निर्णय गर्न नपाउने भन्दै ओलीले एक दुई दिनको लागि कसैलाई सन्तोष दिन आयोग कायम रहेको बताउनुभयो पहिले राष्ट्रपति छान्दाको सन्दर्भ र अहिलेको सन्दर्भ फेरिसकेकोले अब नयाँ राष्ट्रपति हुनुपर्ने गर्दै ओलीले भन्नुभयो नेपाल भ्रमणका लागि हिजो आइपुगेको चिनिया कम्युनिष्ट पार्टीको विदेश मामिला सम्बन्धी उपमन्त्री आई पिङ नेतृत्वको टोलीले आजदेखि राजनैतिक भेटवार्ता थालेको छ पिङ नेतृत्वको टोलीले आज बिहान एकीकृत नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उहाँका निवास लाजिमपाटमा भेटी नेपालको पछिल्लो राजनैतिक अवस्थाका विषयमा छलफल गर्नुभयो कामको खोजीमा नेपालबाट भारतको हिमाञ्चल पुगेका तीन नेपाली विरुद्ध एक अमेरिकी महिलालाई जबरजस्ती करडी गरेको अभियोगमा कुल्लु स्थित जिल्ला अदालतले बीस वर्षको जेल सजाय सुनाएको छ पेसाले ट्रक ड्राइभर र सहयोगी रहेका तीनैजना नेपाली लामो समयदेखि हिमाञ्चलमा रोजगारीमा रहेको कुल्लु प्रहरीको अभियोग दर्ता एफआई आरमा उल्लेख छ गत जुन चारको मध्यरातमा मनालीबाट आठ किलोमिटर टाढाको वरिष्ठ गाउँबाट ट्रकमा लिफ्ट लिएकी अमेरिकी युवतीलाई पालचन भन्ने स्थानमा लगेर तीनजनाले करणी खोरेको र युवतीका साथमा रहेको क्यामेरा मोबाइल पाँच हजार भारू समेत लुटेको आरोप छ हिमाञ्चल प्रहरीका एसपी विनोद धवनका अनुसार तिनैजनालाई जनही दस हजार भारूका दरमा जरिवाना समेत तोकिएको छ जरिवाना बुझाउन नसके जेल सजाय अरू थपिनेछ सोमबहादुर लक्की र अर्जुन नाम राखेर अमेरिकी युवतीले जुन चारमा दर्ता गराएको एफ आईआरमा यिनीहरूको पूरा ठेगाना खुलाएको छैन यो घटनाको दुई दिनपछि मनालीबाट पक्राउ परेका तीनजनामाथि लगाइएको आरोपमा सत्रजना साक्षीको बयान लिएको थियो जिल्ला अदालतको सजाय विरुद्ध उनीहरू पुनरावेदनमा जान सक्ने बताइएको छ घटना र अदालती निर्णयबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी आएको छैन दुई गुटमा विभाजित सैनिकहरू सैनिकहरूबीच भएको भिडन्तमा दक्षिणी सुडानमा कम्तीमा चार सय जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ वर्तमान राष्ट्रपति सालभा किर र विपक्षी नेता रिक र समर्थित सैनिक बीच हिजो र अस्ति दुई दिनसम्म भिडन्त भएको थियो भिडन्तमा कम्ता चार सयदेखि पाँच सयसम्मको मृत्यु भएको राजधानी जुवास्थित स्रोतलाई उल्लेख गर्दै राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् यद्यपि अधिकारीहरूले स्रोत भने उल्लेख गरेका छैनन् र नेपाल र नेपालको तेस्रो पर्यटकीय स्थल चितवनको सौराहामा पुष एघार गतेदेखि चितवन हात्ती महोत्सव हुने भएको छ विगत नौ वर्षदेखि हुँदै आएको हात्ती महोत्सव पुष एघार गतेदेखि पन्ध्र गतेसम्म हुने आयोजक क्षेत्रीय होटल संघ सौराहाले आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो यसअघि तीन दिनसम्म भएको महोत्सव दशौं संस्करणमा भने पाँच दिन हुने हुन लागेको हो हात्ती महोत्सव अन्तर्गत हात्ती दौड हात्तीका छावाहरूको फुटबल प्रतियोगिता टाँगा दौड गाडा दौड डुङ्गा दौड हात्तीको सिंगार प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रम पनि हुने हात्ती महोत्सवका संयोजक ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिनुभयो अवस्था अपरान्ह चार बजेको अर्पण खबर अहिलेको लागि सकियो अर्पण खबरबाट म ज्योति महतो विदा भए नमस्कार